विषयमा छलफल हुनेछ क्षेत्र निर्धारण आयोगले कानूनी जटिलता हटाइदिन दलहरूसँग आग्रह गरेपछि बैठक बस्न लागेको हो बैठक साँझ बस्ने नेताहरूले बताएका छन् यसअघि दुई सय चालिस भन्दा बढी क्षेत्र बढाउन नपाइने भने पनि बढाउनुपर्ने अवस्था आएकोले त्यसमा छलफल हुनेछ साथै आजको बैठकमा निर्वाचन निर्वाचनको विपक्षमा रहेका दलहरूलाई वार्ताको लागि औपचारिक पत्र पठाइसकिएको उक्त दलहरूसँग गरिने वार्ता तथा निर्वाचनको तयारी लगायतका विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन् मन्त्री परिषदको नियमित बैठक आज बस्दैछ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्य सिंहदरबारमा बस्ने बैठकमा चुनावको तयारी र सुरक्षा योजनाको विषयमा छलफल हुनेछ चुनावमा चुनावका लागि अहिलेसम्म गरेको कामको समीक्षा सहित बाँकी कामका विषयमा छलफल हुनेछ बैठकमा मन्त्रालयगत एजेण्डामा छलफल भए पनि चुनावका विषयलाई प्राथमिकता दिने मन्त्री परिषदको कार्यले जनाएको छ गृह मन्त्रालयले तयार पारेको सुरक्षा योजना सचिव र राजदूतको नियुक्तिका विषयमा पनि छलफल हुन सक्ने मन्त्री परिषदका अध्यक्ष खिलराज विकास रेग्मीको सचिवालयले जनाएको छ साथै विभिन्न मन्त्रालयका मन्त्रालयगत एजेण्डाका विषयमा पनि छलफल हुनेछ उच्च स्तरीय राजनैतिक समितिसँग गरिने वार्ताको औपचारिक धारणा तयार पार्न नेकपा माओवादीले आन्तरिक छलफल गर्ने भएको छ उच्च स्तरीय राजनैतिक समितिको वार्ताको लागि पठाएको औपचारिक पत्रको बारेमा छलफल गरी आफ्नो धारणा सार्वजनिक गर्ने माओवादीले जनाएको छ पहिलो चरणमा दिउँसो पार्टीभित्र छलफल गरेपछि आज बोर्सामाहरूसँग छलफल गर्ने माओवादीले जनाएको छ पत्रको बारेमा पार्टीले आधिकारिक धारणा बनाउने र आज मोर्चामा रहेका अन्य दलहरूसँग छलफल गर्ने तयारीमा माओवादी रहेको प्रवक्ता पम्पा भूषाले जानकारी जानकारी दिनुभयो एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यलाई सम्बोधन गर्दै वार्ताको लागि पत्रचार गर्नुभएको थियो माओवादीले पनि वार्ताको लागि अध्यक्ष वैद्यको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली बनाएको छ वार्ता टोलीमा मोर्चामा रहेका अन्य दलका तर्फबाट पनि सहभागी गराउने तयारी माओवादीले गरेको छ नेकपा एमाले केन्द्रीय कमिटी बैठकको तयारीका विषयमा आज छलफल गर्दैछ बिहान पार्टी कार्यबलकोमा बस्ने स्थायी समितिको बैठकमा केन्द्रीय कमिटी बैठक एजेण्डाको बारेमा छलफल हुनेछ चुनावको तयारी यसअघि चलाएको अभियानको समीक्षा सहित सचिवालयले तयार पारेको प्रतिवेदनका विषयमा पनि स्थायी समिति बैठकमा छलफल हुने एमाले जनाएको छ सचिव युवराज गेवालीले बैठक मूलत केन्द्रीय कमिटी बैठकको एजेण्डामा केन्द्रित हुने जानकारी दिनुभयो एमाले यसअघिको जिल्ला अभियान अन्तर्गत हरेक अञ्चलमा एमालेको जनसमर्थन समर्थनको अवस्थासहितको प्रतिवेदन तयार पारेको छ मूल्यवृद्धि गर्ने व्यवसायीहरूलाई सरकारले कार्यवाही गर्ने भएको छ नयाँ आर्थिक वर्षसँगै व्यापारीहरूले आफू खुसी मूल्य तोक्न थालेपछि सरकार कडा रूपमा प्रस्तुत हुन लागेको हो नियमित बजार अनुगमनको कामलाई बिहिबारदेखि आजदेखि थप प्रभावकारी बनाइने वाणिज्य विभागका महानिर्देशक नारायण प्रसाद बिडारीले जानकारी दिनुभयो उहाँका अनुसार नियमनकारी निकायको समन्वयमा देशभर अनुगमनको कामलाई तीव्रता दिने तयारी छ व्यापारीले जथाभावी मूल्य तोगेर ठगी गरेको पाइएमा कारवाही हुने उहाँले बताउनुभयो उपभोक्ताले उजुरी गरेमा र अनुगमनको क्रममा फेला परेमा त्यस्ता व्यापारीलाई कारवाही गरिने उहाँको भनाइ छ व्यापारीले एक महिना अघिको तुलनामा खाद्य वस्तुको पन्ध्र प्रतिशतसम्म र तरकारी तथा फलफूलको पैंतिस प्रतिशतसम्म मूल्य बढाएको पाइयो बताइएको छ खाद्यान्नमा मूल्य बढाउनु पर्ने कुनै कारण नभए पनि व्यापारीले मन परी गरेको भन्दै उपभोक्ता अधिकार कर्मीले विरोध जनाउँदै आएका छन् अहिलेको बजेटले दैनिक उपभोग्य वस्तुको मूल्य तलमाथि हुने गरी करका दरहरू परिवर्तन नगरेकाले मूल्यवृद्धि गर्नुको आधार र कारण नभएको उनीहरूको भनाइ छ विश्वभर छरिएर रहेका गैर आवासीय नेपालीहरूले नेपालको बाढ़ी पीड़ितहरूका लागि एकमुष्ट पचास लाख रुपियाँ सहयोग गरेका छन् गैर आवासीय नेपाली संघका अध्यक्ष जीवा लामिसानेको नेतृत्वमा हिजो सिंहदरबार पुगेको एनआरएन टोलीले मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीलाई पचास लाखको चेक हस्तान्तरण गर्नुभयो हस्तान्तरण गरिएको रकम प्रधानमन्त्री दैविक प्रकोप राहत कोष मार्फत पीड़ित परिवार समक्ष पुग्नेछ सो अवसरमा मन्त्री परिषद अध्यक्ष रेग्मीले विदेश बस्ने नेपालीहरूले नेपालमा पीड़ा रहेका नेपालीहरूको लागि गरेको हाते मालोप्रति धन्यवाद दिनुभयो गैरावश्य नेपाली संघको गत जुन एक्काइसदेखि तेइस तारीकसम्म सम्पन्न युरोप क्षेत्रीय सम्मेलनका दौरान एनआरएनले सहयोग संकलन अभियान थालेको थियो सो आह्वान अनुसार विश्वभर रहेका गैरावश्य नेपालीहरूले संकलन गरेको रकमको पहिलो किस्ता राहत कोषलाई हस्तान्तरण गरेको गैरावश्य नेपाली संघका कार्यकारी निर्देशक राजेश राणाले जानकारी दिनुभयो सहयोग जम्मा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 र विश्वका धेरै ठाउँमा विशेष कार्यक्रम आयोजना गरिएको छ जुन आठ तारिकमा फोक्सोको संक्रमणको कारण अस्पताल भर्ना गरेका मण्डेलाको अवस्था गम्भीर तर स्थिर रहेको चिकित्सकहरूले बताएका छन् संयुक्त राष्ट्र संघका महासचिव वान किमोले मण्डेलालाई शुभकामना दिँदै मण्डेलाको सार्वजनिक सेवामा सडसठी आवश्यक दानको कदर गर्दै कम्तीमा पनि सडसठी मिनट समुदायको सेवामा खर्च गर्न अपील गर्नु भएको छ यो नै मानवताको उच्चतम मूल्यका प्रत्येक असाधारण व्यक्तित्वप्रति सच्चा श्रद्धा हुने वानको भनाइ छ दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति तथा रंगभेद विरोधी नेताको देशका लागि सडसठी वर्षको योगदानलाई स्मरण गर्दै दक्षिण अफ्रिकी स्वयंसेवकहरूले विद्यालय र अनाथालयहरूको मर्मत अस्पतालको सरसफाई गरिबलाई खाना वितरण जस्ता काममा सडसठी मिनट खर्च गर्ने तयारी गरेका छन् समाचारको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक उच्च स्तरीय राजनैतिक समितिको बैठकमा आज क्षेत्र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 लागि सुनो हजुर रेडियो अर्पण सुनो हजुर